बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज सप्तरी र सिरामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ सप्तरीको कुसहा छमा मे एक एक दुई चार सात नम्बरको बसले सप्तरी बनौली नौका पच्चिस वर्षीय कृष्णदेव भनिने वासुदेव रामलाई ठक्कर दिएको थियो गम्भीर घाइते उनको स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले जनाएको छ ठक्करबाट साइकलमा सवार मृतक रामकी पत्नी विमला देवी घाइते भएकी छन् यस्तै सिराको असनपुर छमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ दुई छ चार पाँच नम्बरको जीपको ठक्करले ती महिलाको मृत्यु भएको हो मृतकको शनाखत भएको छैन यस्तै गरी सप्तरीको कदमाहामा बा नौ छ सात छ पाँच नम्बरको कारले ठक्कर दिँदा इलाका प्रहरी कारले कडोर बनामा कार्यरत प्रहरी हवलदार सुजन बिक घाइते भएका छन् हिमाल पारेको मुस्ताङदेखि सुनौरीसम्म जोड्ने मोटर बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको छ बेनी जोमसोम लोमथाङ जोड्न दुई किलोमिटर मात्र बाँकी छ उपल्लो मुस्ताङको प्रवेशद्वार मानिएको समरदेखि भेनासम्मको दुई किलोमिटर पहरा असार मसन्तभित्र छिचोल्न दुईवटा डोजर लगाइएको छ दुई किलोमिटर रातो पहाड फोड्ने काम भइरहेको छ असार मसन्तभित्र सक्ने लक्ष्य छ सडक निरीक्षक गरी निरीक्षण गरी फर्केका स्थानीय विकास अधिकारी डेलीराम सिग्देले भन्नुभयो अहिले कालीगण्डकी नदीमाथि बनेको हिउँदे सडकमा ट्रक चलाउन लोकमान लोमथाङ पुग्न सकिन्छ निर्माणाधीन काली गण्डकी कैडोरको भारतीय सीमा सुनौलीदेखि तिब्बततर्फको सीमा नेचुङ जोड्ने सबैभन्दा छोटो मानेको झन्डै तिन सय पच्चिस किमी लामो यो राजमार्ग बाह्रबिसे तातो पानी र स्याप्रुवेसी केरुङ पछिको तेस्रो प्रमुख व्यापारिक नाका हो ट्राफिक खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा